मैले माया गर्न जानी नहोला मैले माया गर्न जानी नहोला तिमीले सिकाउन सक्थ्यौ नि के छाडी जानै पर्थ्यो र मैले तिमलाई बुझ्न सकिन होला तिमीले बुझाउन सक्थ्यौ नि के टाढी जानै पर्छ सबै कुरा एकैचोटि कसले पो जान्दछ सबै कुरा एकैचोटि कसले पो जान्दछ छाडी जानै पर्थ्यो र के छाडी जानै पर्थ्यो र oh, don't leave me. I can't live without you. भुल हुन्छ मान्छेबाट माफी पनि दिनु पर्छ भुल हुन्छ मान्छेबाट माफी पनि दिनु पर्छ समयमै आफ्नो पालाई मनको मित चिन् मैले सुख दिन नसके पानी, जुनी जुनी साथ दिन्थे नि के छाडी जानै पर्थ्यो र के छाडी जानै पर्थ्यो